महिलाहरू अहिले सहायक ब्युटिसियन सिप सिकेर आत्मनिर्भर र स्वरोजगार बनेका छन् महिलाहरू घरको काममा मात्रै सीमित हुनुपर्ने मान्यता आज पनि समाजमा कायमै रहेको पाइन्छ तर ब्युटी पार्लरको सिप सिकेर घरको काममा मात्रै नभई विभिन्न कार्यक्षेत्रमा महिला उत्तिकै सक्षम छन् भन्ने प्रश्न पारेको छ विगतका दिनमा बेरोजगार तथा आर्थिक अवस्था कमजोर भएर धेरै दुःख कष्ट गरी जीवन व्यतीत गरेका कतिपय महिलाहरू सहायक ब्युटिसियन सिप सिकेर आत्मनिर्भर स्वरोजगार मात्रै नभएर कमजोर आर्थिक अवस्थामा थप बलियो बनाउन सफल भएका छन् केही वर्ष अगाडि शिक्षा मन्त्रालयको इभेन्ट परियोजना अन्तर्गत क्रिएटिभ सर्भिसेस एन्ड सेल्स प्रालीले प्रदान गरेको तीन महिने निशुल्क सहायक ब्युटिसियन तालिम लिई अहिले आफू सक्षम आत्मनिर्भर तथा स्वरोजगार हुनुका साथै चितवन लगायत अरू जिल्लामा पनि सहायक सिपको तालिम दिइरहनु भएकी शिक्षिका मिरा गान्धारीको भनाइ छ धेरै दुःख कष्ट गरेर आइपुगेको यहाँ जति पनि यहाँ बहिनीहरू पढिरहेको संस्था क्रिएटिभ संस्था उहाँले नै जन्माएको विद्यार्थी हो केही वर्ष अगाडि उहाँहरू जस्तै गरेर मैले फ्री कोर्स तालिम पाएँ त्यो तालिम सिकिसकेपछि छ महिनासम्म मैले रोजगारी काम गरेँ थोरै थोरै तलबमा काम गरिसकेपछि त्यस पछाडि अब केही वर्ष अगाडिबाट अहिले मैले आफैले नै यो सबै जिम्मा लिएर आफैले नै ठेक्का जस्तै लिएर अहिले योभन्दा अगाडि भनौँ त सात महिना अगाडि मेरो चौवालिसजना विद्यार्थी थिए तिनीहरू सबैजना पास गरेर तिनीहरू अहिले आफ्नो आफ्नो रोजगारी गर्नु भएको छ र त्योभन्दा अगाडि सिरामा गोल बजार गएर पनि मैले बिसजना बहिनीहरू पढाएर आएँ त्यहाँको पनि राम्रै भयो अहिले चितवन जिल्लामा सयजना विद्यार्थीहरू छन् अहिले मैले हालसाल साठीजना उहाँलाई पढाइसकेँ तर बाँकी बिसजनालाई फेरि एक हप्ता पछाडि पढाउँदैछु धेरै पढ्न सकिनँ जागिर अन्त खान सकिनँ अलिकति कमाउन सकिसकेँ अब त म सक्षम भइसकेँ मेरो अगाडि पछाडि दुई चारजना स्टाफहरू म पाल्न सक्छु आर्थिक अवस्थाका कारण महिलाहरू अझ बढी समस्यामा पर्ने गरेको घटनाहरू थुप्रै भेटिन्छन् समाजमा महिलाहरू आर्थिक रूपमा कमजोर भएका कारण पुरुषमा निर्भर हुनुपर्ने अवस्था छ धेरै महिलाहरू आज पनि आर्थिक अवस्था कमजोर भएकै कारण हिंसामा पर्ने गरेको छ घरमा होस् चाहे घर बाहिर आर्थिक अवस्थाकै कारण कारण महिलाहरू थप हिंसामा पर्ने गरेको छ यदि सबै महिलाहरू विभिन्न सिप सिकेर आत्मनिर्भर तथा स्वरोजगार बन्ने हो भने घरभित्र तथा घर बाहिर महिला हिंसा पनि कम हुनेछन् त्यसैले रत्नगर एक मोडर्न कम्प्युटरमा सञ्चालन भइरहेको तीन महिने सहायक ब्युटिसियन तालिम लिएर आफू पनि दक्ष बनेर आत्मनिर्भर बन्ने साथै आफू जस्तै महिलाहरूलाई पनि तालिम दिने लक्ष्य रहेको रत्नगर नौ जयमङला कि विमला धितालले बताउनुभयो मेरो लक्ष्य भनेको विदेशै त होइन अब आफू आफ्नै खुट्टामा उभिने यसमा आफू दक्ष बनेर अनि यो ठाउँमा आफै सानसानो पसल गरेर आफै खोल्ने आफै चलाउने टिप सिकेपछि आफ्नो दक्षतामा नि भर पर्छ त्यसपछि आफू टेनर बन्ने वर्ष छ महिना कति लाग्छ यो पछि चाहिँ मेरो गाउँघरमा को को छन् होइन दिदीबहिनी उहाँहरूलाई खबर गर्छु म आफू दक्ष भएपछि उहाँहरूलाई नि भन्न सक्छु फेरि आएको छ उहाँ जानुहोस् भन्छु अथवा मैले सकेँ भने मैले पनि उहाँलाई सहयोग गर्न सक्छु महिलाहरू शारीरिक रूपमा कमजोर देखिए पनि मानसिक रूपमा सक्षम हुने उदाहरण थुप्रै छन् आज महिलाहरू घरको काममा मात्रै सीमित नभएर कल कारखाना कार्यालय विद्यालय विभिन्न सरकारी गैर सरकारी संघ संस्था लगायतमा काम गर्नेदेखि लिएर देश विदेशमा रोजगारी गरी आत्मनिर्भर बनिसकेका छन् तर कतिपय महिलाहरू शिक्षित भएर पनि घरमा मात्रै सीमित हुन परेको घटना पनि हाम्रो गाउँ घर समाजमा प्रशस्तै भेटिन्छन् यसरी आफू सहायक ब्युटिसियनको सिप सिकेर रोजगारी नपाएका थारू महिलाहरूलाई आत्मनिर्भर बन्नका लागि तालिम दिने देवौली चारकी रिना कुमारी चौधरीको भनाइ छ साथीबाट थाहा पाएको म सिक्दैछु थार समुदाय समुदायको लागि त आफूले लगानी गर्न सक्यो भने छारूलाई नै म चाप राख्न सक्छु या त म पढाउन ट्रेनिङ दिन पनि सक्छु अहिले कतिपय प्लस टू ब्याचलर पढ्नेले पनि त्यो पढेर नि त्यति सिप छैन त्यो ट्रेनिङ सिकेर म तिनीहरूलाई ट्रेनिङ दिन पनि सक्छु कुनै पनि महिलाले आत्मनिर्भर बन्नका लागि कुनै पनि सिप सिक्न जरुरी छ आफूसँग कुनै सिप छ भने अरूको भरमा नपरी आत्मनिर्भर हुन सकिने जयमङ्गला तेह्र कि सुषमा विक्कले बताउनु भयो उद्देश्य भनेको चाहिँ हामीले चाहिँ आत्मदक्ष बन्नको लागि नै हो यो सिकेर चाहिँ हामीले हातमा सिप सिपाउँछौँ सिपिसकेपछि चाहिँ अरूको भर पर्नु पर्दैन आफै पनि मेहनत गरेर हामीले आफ्नो खुट्टामा आफै उभिन सक्छौँ भनेर नै यहाँ आएका हौ सिक्नलाई प्लानिङ भनेको चाहिँ हाम्रो चाहिँ विशेष गरी अब यहाँ हातमा सिप लिइसकेपछि चाहिँ आत्मदक्ष बन्ने नै हो अनि त्यसपछि चाहिँ पछि यहाँबाट सिकी भ्याइसकेपछि लगानी गरेर पार्लर खोल्ने गाह्रो भन्नाले त्यस्तो धेरै गाह्रो त भएको छैन होइन सामान चिन्नलाई चाहिँ थोरै गाह्रो भएको छ नत्र भए सिक्ने क्रममा चाहिँ म्यामहरूले त्यो हरेक स्टेप बाई स्टेपमा सजिलो तरिका तरिकाले व्याख्या गरी गरी सिकाउनु भएको कारणले चाहिँ हामीलाई चाहिँ खासै यसमा सिक्नलाई गाह्रो अप्ठ्यारो चाहिँ केही पनि परेको छैन महिलाहरू घरभित्र होस् चाहे घर बाहिर तथा देशमा होस् वा विदेशमा आत्मनिर्भर स्वरोजगार तथा आर्थिक रूपले सक्षम हुनका लागि ज्ञान र सिपको आवश्यकता पर्दछ त्यसैले आजका शिक्षित महिलाहरू घरको काममा मात्र सीमित नभई फुर्सदको समयमा भए पनि कुनै न कुनै सिप सिक्न जरुरी छ आफूसँग सिप भएमा आत्मनिर्भर त भइन्छ नै साथै समाजमा हुने महिला हिंसालाई पनि केही हदसम्म कम गर्न बन्न सकिन्छ त्यसैले महिलाहरूलाई स्वरोजगार आत्मनिर्भर बन्न तथा आर्थिक रूपमा सक्षम हुनका लागि शिक्षा मन्त्रालयको इभेन्ट परियोजना अन्तर्गत क्रिएटिभ सर्भिसेस एन्ड सेल्स प्रणालीले प्रदान गरेको तीन महिने तालिमले महत्वपूर्ण भूमिका खेल्नेछ साथै महिला सम्बन्धी विभिन्न संस्था तथा नेपाल सरकारले पनि यसतर्फ ध्यान दिन जरुरी छ